नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पणको चौतारीमा आज हुने आइसकेका छौँ प्राविधिक मित्र मेरो नाति रासँगै म तपाईँहरूकै हजुरबा तिमीहरूकै हजुरबा उपस्थित भएका छौँ अनि मेरो छेउमा नाति पनि छ है आज फेरि हजुर मेरो तर्फबाट पनि नमस्कार अनि धेरै धेरै स्वागत छ म पनि आइसकेको छु कार्यक्रम अर्पणको चौतारीमा हजुरबुबाको साथ लिएर तपाईँको दिलको साथी राजन दिल गुरुङ तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय मनभित्र बस्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट र W W dot radio Arpan blogspot dot कमबाट पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम अर्पणको चौतारी विश्वभर सुनिराख्नु भएको छ यो चौतारीमा आएर हामी राम्रो कुराकानी गर्छौँ यो बुढेसकाल पनि लाग्नु थाल्यो अलिकति आधाभोलि पानी पनि परे परेछ नारेनी पनि अलिकति पानी थोरै बढेको थियो भन्दा यस्तै यस्तै कुराहरू समाचार पनि सुन्नु भइराखेको छ अनि उताबाट राजको सङ्केत मिलिराखेको छ हामी चाहिँ आज धेरै चाहिँ साथीहरूसँग कुराकानी गर्नुपर्छ तर अलिकति समस्या छ भन्दै हुनुहुन्छ उताबाट मेरो नातिले तर केही छैन तपाईँहरू ट्राई पनि गर्न सक्नुहुनेछ ट्राई गरेर आउनुभयो भने हजुरबासँग मिठो कुराकानी सँगसँगै उखान टुक्कको खेल छँदैछ त्यो खेल चाहिँ हामी खेल्ने नै छौँ हजुर तपाईँ कार्यक्रम अर्पणको चौतारी सुन्न सक्नुहुन्छ प्रत्येक आइतबार एक बजेको अर्पण खबर पछि लगभग लगभग दुई बजेसम्म सुन्न सक्नुहुन्छ कार्यक्रम अर्पणको चौतारीमा हजुरबुवा अनि मैले मिलेर तपाईँलाई एउटा उखान टुक्का सोध्नेछौँ सँगसँगै रमाइलो कुराकानी त छँदैछ त्यसमा पनि केही गीतहरू पनि छ कार्यक्रम अर्पणको चौतारीमा सहभागी भएर पुरस्कार पनि जित्न सक्नुहुन्छ पुरस्कारको व्यवस्था गरेको छ मनोकामना फेन्सी स्टोर्सले यदि तपाईँलाई चाहिँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै स्वदेश तथा विदेशमा बनेका रेडिमेड कपडाहरू फेसन अनुसारका अर्डर अनुसारको जुत्ता चप्पलहरू पनि त्यहाँ उपलब्ध छ मनोकामना फेन्सी स्टोरमा साथै स्काई सुज बेफ डेड हिल सुज मकालु फुटवेयर र विभिन्न कोरियन तथा थाइल्यान्ड जुत्ता चप्पल पाइने एकमात्र ठाउँ मनोकामना फेन्सी स्टोर जुन रत्नगर्दी हाई स्कुल रोडमा अवस्थित छ सम्झनाको लागि तपाईँले सम्पर्क पर्नेछ फोन नम्बर रहेको छ शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे यो चाहिँ फोन गर्नुभयो भने मनोकामना स्टोरको बारेमा विस्तृत जानकारी पाउनुहुनेछ र प्रोपाइटर रमेश लोहनीसँग प्रत्यक्ष कुराकानी गरेर विस्तृत जानकारी लिन सक्नुहुन्छ मनकामना फेन्सी स्टोर्सको बारेमा तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै यो बाटोलाई मिलाउनको लागि प्रविधि कक्षबाट सहकर्मी साथी राज पौडेल तयारी हुनुहुन्छ भने हामी पनि तपाईँसँग रमाइलो कुराकानी र उखान टुक्काको खेल खेल्नको लागि निकै नै आतुर छौँ रमाइलो वातावरण सिर्जना गर्ने प्रयासमा छौँ हामी एकदम यो रमाइलो वातावरणमा फेरि रमाइलो रमाइलो गीत पनि सुन्नुपर्छ यो चटारीमा बसेर पानी परे पनि सिज हावा चलिरहेको थियो पानी हल्का हल्का पानी पर्ला पर्ला जस्तो पनि भइरहेको पानीमा जस्तै चाहिँ तर भिज हुँदैन अलिकति हिजो भने अब अस्पतालतिर बस्ने ठन्डा पाउँला अनि भरतपुर अस्पतालमा पनि धेरै बिरामीहरू भइसकेको छ यति बेला तपाईँले आफ्नो ज्यानको पनि ख्याल गर्नुहोला स्वास्थ्यप्रति अलिकति चिन्तित रहेर चाहिँ के खाने के नखाने भनेर पनि सोच्नुहोला एकदम यो सोध्नु भयो भने हामीलाई चाहिँ त्यो रोग लाग्दैन अनि तन्दुरुस्त हुन्छ हजुरबा जस्तै असी वर्षको भए पनि टक्क लाग्दा चाहिँ बन्न सक्नु सक्नुहुन्छ हुन्छ तपाईँ पनि आउन सक्नुहुन्छ कार्यक्रम अर्पणको चौतारीमा प्रत्यक्ष सहभागी जनाउनको लागि शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै यति बेला भने तपाईँको लागि राख्दछौँ प्रेम राजा महतको आवाजमा रहेको यो मिठो भाका गाउँछु हजुर विदेशतिर भएको हजुर लौ न त लौ एउटा गीत गाउँ त भाइ হে বিদেশি কো হারিও ডালারা ডালারা লে বিগারো কালারা নিরাশালা হারিও ডালারা ডালারা লে বিগারো কালারা मजिमदारको माइलो पनि भइसकेछ माइकल मजिमदारको माइलो पनि भइसकेछ माइकल अमेरिकाको सिटीतिर हाँक्दो रहेछ साइकल अमेरिकाको सिटीतिर हाँक्दो रहेछ साइकल किन साइकल हाँक्छ भन्थे पिज्जा भन्ने रोटी बोक्दो रहेछ किन साइकल हाँक्छ भन्थे पिज्जा भन्ने रोटी बोक्दो रहेछ नेपालमा बाउआमालाई ठगेर खाएको बानी सम्झेर कहिले काहीँ त भित्तामा गएर ढक्रक्क ढक्रक्क टाउको ठोक्दो रहेछ हे अलिकति पाएसी बोल्ने न्यु भन्दो रहेछ गोरीलाई लभ यु आएसी बोल्ने भन्दो लभ यु सालाला मायाले पार्यो मायाले पार्यो एउटीलाई त फसाएछ हायु दुइन भन्दै एउटीलाई त फसाएछ हायु डुइन भन्दै दुई चार वर्ष बिताएछ औला गन्दै गन्दै दुई चार वर्ष बिताएछ औला गन्दै गन्दै त्यो केटीले त्यो मैलाको भाको झिटी सकी त्यो केटीले त्यो मैलाको भाको झिटी सकी आखिरीमा त्यो नकचरी मुरी पनि रहेछ हजुर गिरिन काट्न भकी <laughs> के आया मार्यो खोत्रुकै पार्यो कारको चक्करले बिगार्यो निराशाला खोत्रुकै पार्यो कारको चक्करले बिगार्यो निराशाला अब यो मारे मारे खुत्रुकै पार्यो भने यस्तो यस्तो गीत पहिलो धेरै चलन चल्तीमा थियो क्या अब आज भोलि पनि माया प्रेम भनेपछि अब आज आजकलका ठिटा ठिटी जुन भन्नै गाह्रो अब यस्तो सम्झाउनै गाह्रो हुन्छ के गर्ने पहिला पहिलाको चलन चल्ती मात्रै नभइकन यो गीतले अहिलेको यथार्थता कुरा पनि भनिराखेको छ अमेरिकामा गएर ग्रिन कार्डको चक्कर लगाएका पीडाहरू पनि बताइराखेको छ हजुरबा प्रेम राजा महतले अब के गर्ने त नि अब नेपाल छोडेर विदेशतिर पर्ने हो अब यस्तै छ नेपालको अब स्थिति नै के गर्ने गरी गरी आफ्नो आर्थिक स्थिति धान्नु पर्नको लागि पनि अब विदेश नै पर्छ अब रोजगारको लागि भए पनि विदेशै जानुपर्छ यस्तै यस्तै छ के गर्ने बाबु होइन र त्यही त देशमा के के मिलेको छैन के के मिलेको छैन त्यही त्यही सबैमाथि पनि राजनीतिक दलहरूले संविधान बनाउन नसकेको अवस्था पनि हो हजुरबा त्यसैले गर्दा पनि आम युवाहरू चाहिँ विदेशी बाध्य भएका पनि छन् अब के गर्ने त नि अब नेपाल अब यो सरकारले नहेरिदिएपछि सरकारले अब आँखा नखोलिएपछि बन्दको बन्दै गरिराखेपछि अब के गर्ने बाध्य त हो अब नेपाली युवाहरूको अब विदेश गाह्रो भएर बस्नुभन्दा त अरूकै देशमा पसिना बगाउँ अलिअलि भए पनि कमाउँ भन्ने मानसिकता लिएर चाहिँ हामी विदेशी नै गर्छौँ तर केही छैन यहाँनिर नाता नातिनी विदेशतिर त जति हुन्छ पसिना आफ्नै ठाउँमा बगाउँ अब खोले सिस्नु भयो भने आफ्नै देशको मिठो हो अब विदेशमा अब अर्को त्यो के भन्छ महलमा बस्नु पाएको नि त्यो आफ्नै गाउँमा आफ्नै ठाउँमा आफ्नै घरमा खाएको खोले खाली सिसिन्छ त्यो हुँदैन क्यारे त्यही त आफ्नै देश आफ्नै भेष राम्रो हुन्छ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै रमाइलो कार्यक्रम अर्पणको चौतारीमा प्रत्यक्ष सहभागी जनाउनको लागि कोही साथी बाहिर आइसक्नु भएको छ हेर दाजु नाति तिम्रो मेरो चाहिँ नाता हो कि नातिन खोइ चिन्न गाह्रो ल भित्रै आउनुहोस् है भित्र आउनुहोस् ल मेरो नाता नातिन हो भित्रै आउनुहोस् नमस्कार नमस्ते हजुर ल न मेरो नाति नातिनी हो कि खोइ बोल्न गाह्रो पऱ्यो अलिकति आजभरि के भन्छ नेटवर्कको समस्या हो कि जस्तो पनि भएको हेर अब के गर्ने यस्तै छ अब हाम्रो बिचमा चाहिँ तगाहरू बनिन्छन् कि यस्तै यस्तै आएर के गर्ने दुई चार दिन भयो यस्तै समस्याहरू चाहिँ हामीले भोगिरहेका छौँ खेपिरहेका छौँ तर पनि त्यो मिलाउने प्रयासमा हामी जुटिरहेका छौँ प्रविधि कक्षबाट राज पनि मिलाउने प्रयासमा हुनुहुन्छ हामी पनि एकदम तपाईँसँग बोल्नको लागि रमाइलो कुराकानी गर्नको लागि आतुर छौँ फेरि पनि कोही साथी आइसक्नु भएको साथी आइसक्नु भएको छ रेडियो सुन्दै हुनुहुन्छ भने नजिकै सानो रेडियो बताउनुहोस् अनि हाम्रो आवाजलाई सुन्नुहोस् बोल्नुहोस् टक्कलाई चाहिँ हाम्रो सुन्नुहुनेछ है त कोही साथी आउनु भएको छ नमस्ते हजुर नमस्ते नमस्ते ल अनि त्यो टक्क भाइले सुनेको छ कुन चाहिँ नाति पऱ्यो क्या रे हजुर म भानु भानु नाति पऱ्यो कहाँदेखि हो नाति हजुर यहाँ फोनमा राम्रोसँग सुन्ने सुन्ने छैन ल नजिकै सानो रेडियो सुन्नुहोस् अनि टक्क लाएर है त हजुर ल कहाँदेखि हो नाति हजुर म वीरेन्द्रनगरबाट वीरेन्द्रनगरबाट भानु हजुर भानु नातिको पछाडि के पऱ्यो होला हजुर म भानु पन्थ भानु पन्त नाति के छ नाति त्यतातिरको खबर ठिकठाक छ आज अलिक घाम लागिरहेको छ घाम लागिराखेको छ खाजा खानु भयो कि राखेन नातिले फेरि अब हजुरबासँगै खानुपर्छ भनेर बसिआयो क्यारे सँगै खाने अनि कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ तपाईँलाई यसको बारेमा थाहा छ होला नि नियम के कस्तो छ भनेर है हजुर नियम बताउँदा नि यस्तो हामी एउटा उखान सोध्छौँ तपाईँको लागि उखानको चाहिँ आधा अंश हामी भन्छौँ आधा अंश तपाईँले भन्नुपर्ने हुन्छ बुझ्नुभयो है तपाईँको लागि एउटा उखान टुका राख्दै हुनुहुन्छ हाम्रो हजुरबुबाले मेरो नाति हजुर ल नातिलाई चाहिँ म पछाडिको भाग सोध्छु अगाडि भाग नाति मिलाउनु पर्छ है त नाति ल पछाडिको भाग रहेको छ नातिको लागि धनीको मन छैन सजिलो छ पछाडिको भाग हामीले सोधिरहेका छौँ धनीको मन छैन अगाडिको भाग के होला धनीको मन छैन पछाडिको अंश भयो अगाडिको अंश के होला गरिबको धन छैन धनीको मन छैन गरिबको धन छैन धनीको मन छैन अब खै के भन्थ्यो क्या मिल्यो कि मिलेन अब पालो त राजनातिको हो राजनातिले के गर्छ अब कम्प्युटरलाई सोध्नुपर्छ अब यताबाट गाह्रो त गाह्रो परे हो कि जस्तो पनि लाग्यो तर केही छैन राजनाति के छ कम्प्युटरलाई सोध्नु एकचोटि ल हामी कम्प्युटरलाई सोध्दैछौँ सुन्नुहोस् है भानुजी हजुर सही जवाब ल टक्कबानी निभाएको छ मेरो नाति कति जान्ने हो ओ ल भानुजी अत्यन्तै सिपालु मान्छे आमा मामा सुरुवातमा आउनु भएको छ ट्वाक्कै मिलाउनु भएको छ अहिले भने छुट्टिन्छौँ है ल बिस्तारै जाउँ है त ल बिस्तारै बिस्तारै जाउँ कान्छो अब के गर्ने घाम लागिरहेको भन्नुभएको छ क्यारे छाता ओडिदिनु फेरि घाम डढ्यो भने कालो भइन्थ्यो क्यारे गोरु भन्छ अरू यस्तै यस्तै छ चलन र फेरि कोही साथी आइसक्नु भएको छ क्या अरे त नातिले चाहिँ सङ्केत गर्दैछ कि जस्तो पनि छ राज नातिले फोन उठाउने तन तयार मेरो नाता नातिनीहरू आउन सक्ने छ है त कार्यक्रम भरपनको चौतारीमा कार्यक्रम आएर राम्रोसँग उखान टुको मिलाउनु भयो भने एकजनालाई पुरस्कारको व्यवस्था गर्छौँ हामी पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड ठाँडीले तपाईँ आउनु होला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो खै भएर फेरि कोही साथी आइसक्नु भएको छ राजा नाति तिम्रो मेरो नाता हो कि नाता खै कुन्ने फेरि बोलाउँछ है त भित्र ल भित्र चिन्न गाह्रो छ फेरि नमस्ते हजुर दाई नमस्कार नमस्ते नमस्ते हजुर को बोल्नुभयो म कृष्णराज अर्याल कृष्णराज अर्याल नाति कहाँदेखि नाति हजुर म खुरखुरेबाट हजुर भा खुरखुरेदेखि के छ खबर खुरखुरेतिरको सुनाउ नाति एकदम ठिकठाक छ खाजा खाए कि खा खाने क्या रे नै खा खाजा खानु भएको हजुर <laughs> कृष्णजी हजुर कार्यक्रमको बारेमा त थाहा छ होला तपाईँलाई हजुर हजुर ल है त त्यसो भए हामी तपाईँको लागि पनि एउटा उखान हालिहाल्छौँ ल एउटालाई चाहिँ अब एउटा के भन्छ यो उखान त्यो कति टक्क लगाएर नि क्यारे आउँदो नातिलाई हामी पछाडिको भाग सोध्छौँ है त ल पछाडिको भाग छ कमाउनलाई गाह्रो कमाउनलाई गाह्रो पहाडी भाग अगाडिको भाग अब तपाईँले भन्नुपर्ने हुन्छ नाति हजुर गाह्रो पर्यो क्या अरे है कमाउनलाई गाह्रो कमाउनलाई गाह्रो अगाडिको भाग के होला अब सजिलै छन् क्या अरे यो सबैले अब जानेको उखान टुक्का क्या अरे गाउँ घर चलन चल्ती छ हजुरबालाई यसो कान्तिर सोध्नु भयो भने लगाएर थाहा पाउने नि फेरि हजुरबाको सहयोग लिन पनि सक्नुहुन्छ केही छैन <laughs> गाह्रो पऱ्यो त गाह्रो पऱ्यो है त्यसो भए अर्को हप्ता फेरि प्रयास गर्नुहोला आजको लागि भने छुट्टिन्छौँ बिस्तारै जाउँ नाति बर्बर फेरि है त नाति आउनुभएको थियो क्या खुरखुरीबाट आउनु भएको थियो खुर्खुरीबाट उहाँले भने मिलाउन सक्नु भएन कार्यक्रम अर्पणको चौतारीमा हामी जुटिरहेका छौँ तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि अनि उखान टुक्का हाल्नको लागि प्रविधि कक्षबाट सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राजले म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि सँगै हजुरबा पनि हुनुहुन्छ अब यो डुब्ने लागेको हजुरबा पनि सँगै बोलिराखेका छौँ के गर्ने असी वर्षको बुढो जस्तै छ डुल्न लागेको गाउँ बोल्दैछ एकैछिन मिठो आवाज सुन्नुपर्छ कि जस्तो हुन्छ नाच्नुपर्छ त्योभन्दा अगाडि पनि हाम्रो यो दुईवटा बाटो पनि भनेर जाउँ न शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै आउनुहोस् सुखान टुक्काको उत्तर मिलाउनुहोस् र मनकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोडबाट आकर्षक पुरस्कार जित्नुहोस् जहाँ तपाईँले पाउन सक्नुहुन्छ बोर्डिङ स्कुलका जुत्ता चप्पल साथै स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइने एकमात्र ठाउँ जसमा अझ रोचक के कुरा छ भने स्काई सुज बियर Deer Hill Shoes Makalu Footwear र विभिन्न कोरियन तथा थाइल्यान्ड ब्रान्डेड जुत्ता चप्पलहरू पनि पाइन्छ फोन नम्बर रहेको छ जिरो छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न अनि मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोपाइटर रमेश लोहनी नाति हुनुहुन्छ क्यारे रमेश लोहनी नातिलाई सम्झाउनु भयो भने मनोकामना फेन्सी स्टोर्सको बारेमा अझै विस्तृत जानकारी पाउन सक्नुहुनेछ कार्यक्रम अर्पणको चौधारी सँगै रहनुहोला यति बेला भने तपाईँको लागि एउटा लोक भाका राख्दछौँ लोक भाका पछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्पण सुन्दै गर्नुहोला एक सय चार थोप्लो पाँच मेगा हर्ट यतातिर छोरी छोरी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 गीत गाउनु पाइन्थ्यो क्या अरे त के गर्ने मादल छैन आज अहिलेसम्म मिलेको बेलामा लिएर आउँला नि हजुरबा मादल सारङ्गी सबै कुरो बोकेर आउँला एकदम एकदम के गर्ने त नि त्यस्तै त हुनैपर्छ अरे अब के गर्ने देशको स्थिति पनि यस्तै छ अब पानी पर्या परेछ माल लगेर आउने सबै भिजेर खरिद नि डर <laughs> त्यही त नल्याएको हो अब के गर्ने यस्तै यस्तै छ तपाईँ यति बेला सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्च र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot कमबाट र W W W dot radio Arpan blog sport dot कमबाट एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम अर्पणको चौतारी अर्पणको चौतारीसम्म आउनको लागि दुईवटा बाटो तपाईँले सम्झनै पर्ने बाटो यहाँसम्म आइपुग्नको लागि जिरो पाँच त्रिसठी तिन सय बत्तिस अनि जिरो छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटोहरू चाहिँ टक्क लगाएर आउनुभयो भने यो असी वर्षको हजुरबासँग कुराकानी सँगसँगै आउँदै देशमा नेपालमा समाजमा चलन चल्तीमा रहेको उखान खेल त्योहरू खेल्ने त हजुरबासँग कोही साथी आइसक्नु भएको छ उहाँलाई भित्रै बोलाउँछु हजुर नमस्ते नमस्ते त गरेको बाहिरैबाट फर्कनु बाहिरैबाट फर्केर जानु हो कि अरे त्यसरी नगइदिनु होला भनेर चाहिँ आएपछि चाहिँ हजुरबाबुले एकचोटि भेट्नुहोस् फेरि हजुरबालाई चिन्ता लाग्छ कि मेरो नाता नातिनी के भएर गयो बाहिर भनेर फेरि डर लाग्थ्यो त्यही त चिन्तित हुनुहुन्छ हजुरबा त्यसैले आइसकेपछि रमाइलो कुराकानी गर्ने प्रयास गरौँ फेरि पनि कोही साथी आइसक्नु भएको छ आउँदै हुनुहुन्छ क्या त्यो उताबाट छाता हातमा बोकेर हल्दिँदै हुनुहुन्छ भित्र आउनु भएको ए आउँदै हुनुहुन्छ त माइक पनि हजुर नमस्ते नमस्ते नमस्कार हजुर ल के भइराखेको छ खै कुरो हुन सकिरहेको छ हजुर नमस्कार हेलो नमस्कार हेलो दादा नमस्ते नमस्ते नमस्ते नमस्ते हजुरको साउन्डै आएको छैन दादा यहाँ कति सानो आइरहेको ल नजिक रेडियो छ भने रेडियो सुन्नुहोस् है त <laughs> रेडियोबाट साथ लिन सहयोग लिन सक्नुहुन्छ हेलो राज के भइराखेको छ ट्याक हजुर नमस्ते नमस्ते हजुर नमस्ते के हजुर अझै सुन्नु भएको छैन ल रेडियो नजिकै हजुर नमस्ते सन्चै हुनुहुन्छ हजुर कहाँदेखिको बोल्नुभयो ल आवाज आएन गाह्रो पऱ्यो है तपाईँसँग कुराकानी हुन सकिरहेको छैन प्राविधिक कारणले गर्दा पनि हुनसक्छ नेटवर्कको कारणले गर्दा पनि हुनसक्छ तपाईँ पनि आउन सक्नुहुन्छ अर्पणको चौतारीसम्म तपाईँले एउटा रिक्वेस्ट गर्छु यदि तपाईँले चाहिँ हाम्रो आवाज सुन्नु भएन भने रेडियो नजिकै छ भने सानो रेडियोको भोलम चाहिँ सानो पार्नुहोस् रेडियोको सहयोग लिएर चाहिँ बोल्नु होला हजुर नमस्ते हेलो ल कहाँदेखिको बोल्नुभयो क्या भूमिका स्याङतान नातिनी पल्लो घरको नातिको छोरो हो क्या हो पल्लो घरे कान्छाको छोरी हो कि क्या हो जेठोको छोरी के गर्ने हात यो आँखा देख्दैन के आँखा अलिक कमजोर भएको जस्तो छ अब यसो हजुरबाको चाहिँ चस्मा लाउनु पर्ला जस्तो छ होइन चस्मा छ चस्मामा मैले पावर अझ थपिदिनु पर्ने अवस्था आएको छ मैले अस्ति भर्खर थपेर पनि ल्याइदिएको थिएँ अझ बढी थप्नु पर्ने भएको छ <laughs> अब के गर्ने नातिनी के गर्ने यो असी वर्षको दुख्नै लाग्यो घाम भएपछि गाह्रो हुँदो रहेछ क्यारे है हजुरबा त्यसो नभन्नुहोस् न मेरो मन दुख्छ मेरो दिल दुख्छ <laughs> ल एफएम मसिन्दै बोल्दै गर है त नातिनी के गर्ने अलिकति समस्या छ के यो रेडियो के भन्छ यो फोन लानु त्यो अलिकति समस्या आइरह एक दुई दिन भयो यो मिलाउने प्रयासमा पनि हामी हामी छौँ है भूमिकाजी कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ तपाईँको लागि पनि एउटा उखान टुक्का हालिहाल्छौँ हामी अघि हामी एकजना नातिलाई सोधेका थियौँ खुरखुरीबाट आउनुभएको थियो कृष्ण राज अर्यालजी आउनुभएको थियो उहाँ नातिलाई सोध्नु भएको थियो अब नातिले मिलाउनु भएन नातिलाई सोध्छ है त नातिले मिलाउनु पर्छ ल पछाडिको भाग छ कमाउनलाई गाह्रो कमाउनलाई गाह्रो भनेपछि त अब बाँकी भएको चाहिँ आउँदो नातिनीले भन्नु पर्यो अगाडिको भाग भन्नु पर्यो त एकदम नातिनी एकदम टक्क नातिले बुझ्छ न त कमाउनलाई गर्यो अब बाँकी भाग चाहिँ आउँदै नातिनीको पालो सहिलो कमाउनलाई गाह्रो मिल्ने कि क्या हो यस्तो अब मिल्दा मिल्दा हो कि जस्तो उनीहरूलाई त खोइ अब कम्प्युटरले चाहिँ के भन्छ अब जमाना कम्प्युटरको नातिनी कति जान्ने उयो त नातिनी फेरि खै अब जसो जसो अन्दाजमा अब हामी ढुङ्गा लाग्न पनि सक्दो रहेछ अब के गर्ने हो अँध्यारोमा कहिले काहीँ अँध्यारोमा ढुङ्गा हान्दा आउँछ कतिमा पढ्थ्यो अरे नातिनी प्लस टू दिइसक्यो अरे यसो क्यारे हजुरबाले जम्मू पाँच कहाँ किन गरेको जम्मा अब के गर्ने नातिनी त सँगसँगै गिलास पनि ल नातिनी टक्क मिल्दा छ क्या अरे सम्भावित विजेताको सूचीमा बिस्तारै बिस्तार नमस्ते अन्त नातिनुले अब हामीलाई चाहिँ रेडियोको सहायताद्वारा सुनेर चाहिँ अब यस्तो फोन गर्नुभयो रहेछ कि अरे तपाईँलाई तपाईँले पनि अनुरोध गर्छु फोन लानु आएपछि रेडियोको भनौँ सानो पारेर सहायता लिनु होला क्या अरे रातको सङ्केत कोही साथी फेरि आउँदै हुनुहुन्थ्यो अरे भन्दै हुनुहुन्थ्यो आउनु भएको आउँदै हुनुहुन्थ्यो नाति न भन्नु न तपाईँको साथी त खै आजसम्म आएको मैले भेटेको छैन जतिखेर आउनुहुन्छ उति बेला मेरै साथीहरू बुझ्नु पर्छ नि हो नाति भएपछि नातिको साथी भने नि त मेरो साथी भने नातिको साथी नाति नै हुन्छ कहाँ मेरो साथी भनेर भन्नु जमानु कहाँबाट कहाँ पुगिसक्यो कि क्या अरे नाति हुने अब कस्तो कुरो गरे हो नाता नातिने यस्तै खै हातमा छाता बोक्यो कि के बोक्यो आउनु कुन भित्रै आउनुहोस् रेनकोट हो हजुर नमस्ते नमस्ते हेलो हजुर नमस्ते हेलो नमस्ते हजुर के भएको छ भएको छ गर्न थाल्यो फेरि तपाईँलाई फेरि रिक्वेस्ट गरेँ अब फोन लाइनमा आउनु भएको थियो भने छेउमा रेडियो बना बजाउनु सानो गरी अनि अरू स्वरलाई सुन्नुहोस् अनि बोल्नुहोस् मजाले <laughs> अनि तपाईँको राम्रो कुराकानी हुन्छ रमाइलो कुराकानी हुन्छ सँगसँगै उखान टुक्काको खेल हुन्छ यदि हामीले सोधेको उखान टुक्का मिलाउनु भयो भने आकर्षक पुरस्कार पनि जित्नुहुन्छ मनोकामना पेन्सी स्टोरको तर्फबाट भन्दै थियो कोही साथी फेरि नाति नै नमस्ते हजुर नमस्ते हजुर ल चिन्या चिन्ने आवाज हो क्यारे यो नातिनीको है चिन्नै पर्ने हो क्यारे हजुर बाले अब चिन्ने त पर्ने हो अलिकति ठम्झाउनै गाह्रो भयो ल मनलाई शान्त पारेर सोच्नुहोस् त ठाउँ चाहिँ बाटो हो कि जस्तो लाग्यो नाम चाहिँ अब खासै सम्झिन चाहिँ गाह्रो होला कुन चाहिँ नातिनी फेरि राजन नि मैले हजुरबालाई भनेको छु कि मन शान्त पारेर सोच्नुहोस् त हजुरबा भनेर भनेको छु ल त मन शान्त पारेर शान्त पारेको अब खै शान्त होइन विशान्त परे एकदम शान्ति भनेर शान्त भएर सुने नि त मेरो नातिले शान्त पारेपछि त यसो कुलो पाइसकेपछि त भन्नुपर्छ नि हजुरबा है शान्तिजी त्यही त नि अनि शान्तिजी खाजा खानुभयो मेरो खाजा भएको छैन दादा आज खाना ढिलो खाएँ त्यही भएर भोक पनि लागेकै छैन ए खाजा ढिलो खानुभयो त्यही भएर चाहिँ अलिकति गाह्रो पऱ्यो है हजुर ए ल ल ल ल कार्यक्रममा आउनु भएको छ क्या अरे अब एउटा उखान टुक्क त सोध्नै पर्छ हाम्रो नातिनीलाई एउटा उखान टुक्क सोध्छौ अब नातिनीलाई चाहिँ पछाडिको भाग भन्दा पनि अगाडिको भाग भन्छौँ क्या अरे है त ल झुटोलाई साँचो पार्नु झुटोलाई साँचो पार्नु झुटोलाई साँचो पार्नु बाँकी भाग चाहिँ हाम्रो नातिनीले भन्नु पर्यो हजुरले अगाडिको भाग भन्नुभयो तपाईँले भन्नु पर्यो शान्तिजी हजुर कस्तो गाह्रो भयो कि कसो हो <laughs> नातिनी सोचेर चाहिँ शान्त सोच्नुहोस् त एकचोटि हुन्छ नि त शान्तिजी अर्को हप्ता फेरि प्रयास गर्नुहोला जे भए पनि तपाईँसँग रमाइलो कुराकानी भयो यसमै पनि हामी खुसी छौँ नाति आउने नाति मिलाउन गाह्रो पर्यो भन्दै हुनुहुन्छ क्यारे खोइ अब कोही साथी फेरि आउने कि राज अब नआउने होला भन्दैछन् क्यारे खोइ साथीहरू आउने त हुनुहुन्छ एक बजे त पैँतालिस मिनट गइसक्यो हजुर वा भनेर कराउँदैछ उताबाट चस्मो त्यही भएर अब भने हामी तपाईँको फोनलाई लिन सक्दैनौँ तपाईँ र हाम्रो कुराकानी अब हुँदैन अर्को हप्ता हुनेछ यति बेलासम्म सुनेर साथ दिनु हो भन्दा पनि पहिले विजेता त बनाउनु पर्यो नाति विजेता बनाउने हजुर भा तर कसलाई बनाउने त्योभन्दा अगाडि एउटै गीत सुन्नुपर्छ अनि बल्ल थाहा हुन्छ कि त्यही त आज अर्पणको चौतारीमा आएर दुई चारजना साथीहरू आउनुभएको थियो प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि आउन त धेरै साथीहरू आउनुभएको थियो मिलाउन गाह्रो गाह्रो पनि भएको थियो भानु पन्त आउनुभएको थियो वीरेन्द्रनगरबाट उहाँले मिलाउनु भएको छ कृष्णराज अर्याल आउनुभएको थियो खुरखुरेबाट त्यस्तै गरी भूमिका स्याङत्यान आउनुभएको थियो मकनपुरबाट त्यस्तै गरी अन्त्यमा आउनुभएको थियो शान्ति लामा कोराकबाट शान्ति लामाबाट मिल्न सकेको थिएन भूमिका स्याङत्यानले ट्याक्कै मिलाउनु भएको थियो कृष्णराज अर्यालबाट पनि मिलेको थिएन यति बेला भने दुईजना त्यो विजेताको मध्ये एकजनालाई विजेता गराउने प्रयासमा छौँ हामी एउटा गोला बनाउँदैछौँ जेलको लागि भने राख्दैछौँ पोखराको बस छ तिम्रो हारेको घरीमा जानु पर्यो अर्कैको घरीमा पोखरको बस आइपुग्यो खैरेनी जलको लैरनी <laughs> मन लाग्छ नि हजुरबा काहीँ मन लाग्छ तपाईँको लागि एउटा भाका राखेका छौँ ब्याकग्राउन्डमा पनि बजिरहेको छ यति बेला भने हजुरबाको हातमा गोला छ विजेताको नाम त्यही भित्र छ अब त्यो खोल्नुहोस् त हजुरबा खोल्नुभन्दा अगाडि एकचोटि मनोकामना फेन्सी स्टोरको बारेमा सम्झौँ त्यसपछि म गोला खोल्छु टक्क लगाएर ल त्यही त गोला खोलिसकेपछि जसको नाम पर्छ उहाँले पाउन सक्नुहुन्छ मनकामना फेन्सी स्टोर्सबाट आकर्षक पुरस्कार पाउन सक्नुहुन्छ यदि तपाईँलाई चाहिँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै स्वदेश तथा विदेशमा बनेका रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अडन अनुसारका जुत्ता चप्पल उद्धार गराइनका साथै sky shoes bear deer hill shoes Makalu footwear र विभिन्न कोरियन तथा थाइल्यान्ड ब्रान्डेड जुत्ता चप्पल चाहिएको छ भने पनि तपाईँले मनकामना फेन्सी स्टोर्सबाट पाउन सक्नुहुन्छ जुन हाम्रै रत्नगर दुई हाई स्कुल रोड टाँडीमा रहेको छ सम्पर्कको लागि फोन नम्बर जिरो छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न र मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोभाइडर हुनुहुन्छ रमेश लोहानी उहाँसँग कुराकानी गरेर अर्डर पनि गराउन सक्नुहुन्छ के कस्तो सामान छ भनेर बुझ्न पनि सक्नुहुन्छ यति बेला भने हजुरबुवाले आफ्नो हातमा भएको गोला खोल्दै हुनुहुन्छ आज विजेता बन्नु भएका छन् अथवा छिन् दुईजना मध्येबाट एकजनालाई दुईजना विजेताको सूचीमा परेको थिएँ त्यति नाम लिन्छु म हाती दुबाले दण्ड नगरबाट भानु आउनुभएको थियो मिलाउनु भयो त्यसै गरी भूमिका स्याङतन मकनपुरबाट दुईजनाले चाहिँ मिलाउनु भएको थियो एकजनाको नाम गोल प्रथाद्वारा चाहिँ बनाइसकेका छौँ यो गोल चाहिँ आउट छुट्नै पऱ्यो के गर्ने भूमिका स्याङतान मकनपुर नातिनलाई बधाई छ धेरै धेरै बधाई छ भूमिका स्याङतानज्यू मकनपुरबाट आउनुभएको थियो तपाईँ आजको विजेता बन्नुभएको छ कृपया तपाईँको आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी लिएर हाम्रो रेडियो अर्पणको कार्यालयमा एक हप्ताभित्र आउँदै सम्झनु होला भन्दै अब भने छुट्टिनु पर्छ होला यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच हज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com र इन्टरनेट अनलाइनकै W W W dot radio Arpan blog sport dot कमबाट सुनेर सात दिन भयो सुनेर सात दिन हुने तपाईँ सम्पूर्णप्रति धन्यवाद र ज जसले फोन गर्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद जतिको फोन लागेन ट्राई गर्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै यो आवाजको दुनियाँमा हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिदिनुहुने हाम्रा सहकर्मी साथी राज पौडेलप्रति पनि आभार व्यक्त गर्दै कार्यक्रम अर्पणको चौतारीमा एक पटक मनकामना फेन्सी स्टोर्समा जानको लागि आग्रह गर्दै मनकामना फेन्सी स्टोरलाई पुनः धन्यवाद दिँदै र आजको विजेता नातिनलाई पनि धेरै धेरै बधाई दिँदै म तपाईँकै तिनीहरूकै हजुरबा र म तपाईँको उखान टुक्काको साथी तपाईँको दिलको साथी कार्यक्रम अर्पणको चौतारीबाट राजन दिल गुरुङ छुट्टिन्छौँ नमस्ते तपाईँको बाँकी पल शुभ रहोस् जिरह्यो अर्पणमा सुनहरू खुसी जीवन सुखी परिवार सुनौलो भविष्य र सुरक्षित बचतको लागि विश्वासिलो आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी चितवनको पर्सा बजारमा पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्तीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको